माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता मन र माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासङ्घ बसौँ हामी मिलिजुली सङ्घ हम्रो यही धरतीमा बास आकाश हम्रो यही धरतीमा बास कर्मले डोरायो हामीलाई प्रवास हामीलाई प्रवास मन र माटोको पवित्र यो नाता सफलता मन र माटोको पवित्र हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासङ्घ बसौँ हामी मिलिजुली सङ्घ हङकङ नेपाली महासङ्घ बसौँ हामी मिलिजुली सङ्घ माथा गौरव शिरमा राख्दछौ सगर माथा गौरव शिरमा राख्दछौ नेपाली पौरखलाई विश्वभरि छर्छौ विश्वभरि छर्छौ मन र माटोको पवित्र यो नाता सफलता मन रमाटो को पवित्र यो नाता एकता हम सफलता हङकङ नेपाली बसों हमी मिली जुली संगा कर्म भूमिको मा बुद्ध भूमि तप भूमि कर्म भूमि मा वीर गोर्खाली हामी राख्छौँ पुर्खाको सान पुर्खाको सान मन र पवित्र यो नाता सफलता मन र माटोको पवित्र यो हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासङ्घ बसौँ हामी मिलिजुली सङ्घ हङकङ नेपाली महासङ्घ बसौँ हामी मिलिजुली सङ्घ बसो हामी मिलिजुली सँग बसो हामी मिलिजुली सँग